चौबन्दी ढाकाको चोलो छिटका फरियाके चौबन्दी ढाकाको चोलो छिटका फरियाके बाचकली घरका हो तम्रो पैसा भरे याकी कि त राई विभयेन बेलायती साबुन जसो र कोरिठो बेलायती साबुन जसो र रिठो पन क्या मिल्याएको बोली कस्तो मिठो म त राई झुमा झुमा क्या छैन जवानीको पीडा काटिसक्या दुःख छैन एक डाली बाँस सको एक डाली रैसको एक डाली बाँच गुराँसको एक डाली रैसको ऋण पाया ब्याज तिर्ने छिया बाजका भैँसको मदर राई सुना कर्णाली कर्णालीतिर धेरै